नेपालमा उहाँ भारतले भारतमा जन्मेको भनिरहेछ हो यस्तै उल्टो उल्टो पढेर त खड्दार र सुब्बामा गुल्टिन्छस् नि त भन्ने मान्छे ठुलो र ठालो भयो मेरो पढाइ बिग्रेर आलो भयो मेरो त देखिएन जागिर खानी छ सेना पुलिसमा उहाँ डम बन्दुक र बम पड्काउन पर्छ अरे हो यस्तै हिम्मत नभएको नाम त छस्रो त गरी खान बिहान बिहान जौडी जिम गरियो पुलिस सेना खायो घिउ हजुर झन्झन सुक्छ दिउ ए खायो खायो घिउ हजुर झन्झन सुक्छ दिउ ए खायो खायो घिउ लगाउँछु हुन्छ नेता यस्तो खोपडीले ओभर भरिएको छ दिमागभरि माया काम गर्न सुरु भयो कतै पनि देखिएन राम्रो हुने पार्टनरसँग काम गरे गुल्टिए एक्लै व्यापार गरे पनि गुल्टिए मेरो भाग्य के भएको गर्यो गर्यो गर्यो काम हजुर रुँदै कता